Thank you. नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्समा प्रोग्राम जस्ट फैन्जुली आज पनि हामी तपाईँलाई भेट्नको लागि उपस्थित भइसकेका छौँ प्रविधि कक्षमा यति बेला विष्णु हुनुहुन्छ अनि अनियरमा छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ प्रोग्राम जस्ट फर इन्जोय लिएर हामी हरेक दिन बिहान एघार बजेको अर्पण खबरपछि आउने गर्छौँ करिब करिब बाह्र बजेसम्म तपाईँको माझमा रहन्छौँ र विशेष गरी प्रोग्राममा रहेर तपाईँलाई एकैछिन भए पनि रमाइलो गराउने कोसिसमा हामी रहन्छौँ रमाइला खालका गीत सङ्गीतहरू तपाईँको लागि राख्छौँ र यो समयलाई अलिकति फरक बनाउने कोसिसमा रहन्छौँ र हामी प्रोग्राममा रहेर कहिलेकाहीँ तपाईँसँग तपाईँको प्रतिभाहरू लिन्छौँ कहिलेकाहीँ उखान टुक्काहरू तपाईँको लागि सोध्छौँ कहिले कुनै विषयमा रहेर तपाईँसँग कुराकानी गर्छौँ ती समसामयिक विषयमा रहेर र कहिलेकाहीँ तपाईँको लागि रमाइला खालका प्रश्नहरू पनि हामी राख्ने गर्छौँ र आजको प्रियामा भने मैले तपाईँको लागि एउटा रमाइलो खालको प्रश्न लिएर आएको छु र आज प्रोग्राममा तपाईँ आउन चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गर्नुहोला शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो चाहिँ तपाईँको लागि हामीले खुल्ला गरेका छौँ विशेष गरी मान्छे लोभी हुँदैन तर उसलाई समय एवं परिस्थितिले लोभी बनाउँछ अरे यो चाहिँ कहीँ कतिको भनाइ मैले तपाईँको लागि राखेँ र तपाईँको लागि आज मैले एउटा रमाइलो खालको प्रश्न लिएर आएको छु वास्तवमा मान्छे लोभी चाहिँ किन हुन्छ मान्छेहरू किन लोभी हुन्छन् होला तपाईँलाई चाहिँ किन मान्छेहरू लोभी हुन्छन् जस्तो लाग्छ होइन तपाईँलाई चाहिँ अब पक्कै पनि यो कारणले गर्दाखेरि मान्छेलाई अलिकति पैसा भएर लोभी हुन्छ भन्नुहुन्छ कि अथवा मान्छे चाहिँ प्रगतिको लागि सधैँ लोभी हुन्छ जति लोभी भयो मान्छेले त्यति नै प्रगति गरिन्छ गर्छ भनेर भन्नुहुन्छ कि तपाईँको धारणा चाहिँ के छ तपाईँ चाहिँ के भन्नुहुन्छ वास्तवमा मान्छेहरू लोभी चाहिँ किन हुन्छन् त यो प्रश्न चाहिँ म तपाईँको लागि आज राख्नेछु र यो प्रश्न तपाईँले सुनिसक्नु भएको छ भनेदेखि चाहिँ फोन गर्नुहोला आफ्नो विचार राख्नको लागि र यति बेला भने प्रोग्राममा तपाईँको लागि एउटा रमाइलो खालको आवाज राख्छु त्यस पछाडि फेरि आउँछु महङ्गुता उहाँको भए बैसको माया हो बैसको माया पैसाको छेउमा बाचाका सम्भुदा रहेछन् गिर्नु परेसी मान्छेहरू गिर्नु परेसी मान्छेहरू हदैसम्म गिर्दा रहेछन् दैव पैसा बनायो कसले पैसा गर्छन् पैसाको खेती विरतीको मोल घटो पैसाले गर्छन् पैसाको खेती विरतीको मोल घट्यो लैला र मजनो मुना र कलियुगमा कथा नै रह्यो कागजी पैसा हो कागजी पैसा सङ्ग मान्छेले आत्मा पनि बेच्दा रहेछन् गिर्नु परेसी मान्छेहरू गिर्नु परे मान्छेहरू हदैसम्म गिर्दा रहेछन् दैव पैसा बना दैव भैँसो बनायो कसले पैसा बनायो निकै नै चर्चामा रहेको गीत तपाईँको लागि राखिसकेका छौँ वास्तवमा मान्छे लोभी यही पैसाको कारणले नै हुने हो कि तपाईँलाई चाहिँ के लाग्छ आज मैले प्रेगामा रहेर अलिकति रमाइलो खालको अलिकति फरक खालको प्रश्न तपाईँको लागि राख्ने जमर्को गरेको छु वास्तवमै मानिस चाहिँ लोभी किन हुन्छ त भन्न चाहनुहुन्छ तपाईँलाई केही लाग्छ तपाईँले भन्न सक्नुहुन्छ यो कारणले गर्दा चाहिँ मान्छे लोभी हुन्छ है भन्ने तपाईँको धारणा चाहिँ हामी बुझ्न चाहन्छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस युबाट तपाईँको लागि खुल्ला गरेका छौँ र यति बेला कोही साथी हुनुहुन्छ अरे विष्णुजीको सङ्केत छ मलाई उहाँलाई स्वागत गर्छु हेलो हेलो दिदी नमस्ते हजुर नमस्कार कामाजीको बोल्दै हुनुहुन्छ होला धेरै समय पछाडि आउनु भएको छ त्यो चाहिँ थाहा छ तर को बोल्नुभयो त्यो चाहिँ थाहा भएन मलाई यो आवाज अपरिचित आवाज होइन तर ठ्याक्कै मैले नाम भन्न चाहिँ सक्दिनँ होला आज होइन यस्तो बाटो देखाउँदै देखाउँदै मैले भन्नु पऱ्यो है आज आफै भनिदिनुहोस् न ओहो ल दिदी म प्रेम केसी चैनपुरबाट साँच्चै बिर्सेको जस्तो लाग्यो अरे प्रेमजी तपाईँलाई होइन दिदी साँच्चै बिर्सेको जस्तो लागेर मैले नाम नभन्दाखेरि त्यही त बिर्सेको छैन नि हाम्रो प्रेमजीले माया मार्नु भएको भए पनि हामीले त माया मारेको छैनौँ नि दिदी अलिकति मेरो प्रब्लम मेरो हजुर बित्नु भएको थियो होइन त्यसले गर्दा दिदी न त अब त रेगुलर हो दिदी रेगुलरै अब त ल ठिकै छ अब भोलिका दिनहरूमा पनि प्रोग्राम आउँछ भोलिका दिनहरूमा हाम्रो प्रेमजीले कतिको सम्झिनु हुँदो रहेछ थाहा भइहाल्छ नि है सम्झिन्छु दिदी एकदम सम्झिन्छु बिर्सिन्छु होला बरु तपाईँको कार्यक्रम चाहिँ म बिर्सिन्छु ठिकै छ प्रेमजी हजुर होस् अलिकति समय मिलाएर हामीलाई सम्झिनुहोस् भन्न खोज्या हो खानै खान छोड्नुहोस् भन्न खोज्या चाहिँ होइन फेरि है होइन होइन मलाई यस्तो लाग्यो कार्यक्रम चाहिँ त्यस्तो माया लाग्छ भन्न खोजेको है ल धेरै धेरै धन्यवाद छ अनि खानपिन त भइसक्यो होला है दिदी खानपिन भएर आज म यता सपिङको लागि यता यो हाम्रो यो भित्र क्यान्डीको लागि सपिङको लागि म यहाँ दोकानमा आएको छु अहिले हिँड्दैछु दिदी ए हो है राम्रोसँग सपिङ गर्नुहोस् रमाइलो गर्नुहोस् होइन अनि त्यसपछि फर्किनुहोस् है अनि आज चाहिँ मैले तपाईँलाई एउटा प्रश्न सोध्ने विचार गरेको छु होइन रेडियो सुन्नु भएको त छैन है अहिले छैन दिदी छैन ल ठिकै छ मानिस चाहिँ किन लोभी हुन्छ जस्तो लाग्छ हाम्रो प्रेमजीलाई चाहिँ प्रेमजी कतिको लोभी हुनुहुन्छ म चाहिँ लोभी छैन म एकदम फ्ल्याङ्की छु होइन म त अरूको सेवा गर्ने मान्छे म लोभी चाहिँ छैन दिदी होइन तर लोभी कसरी हुन्छ भने मान्छेको एउटा देखा सिकी गर्दा लोभी हुन्छ होइन देखा सिखी देखा सिकी गर्दाखेरि नि होइन ए फलाफल मान्छे त यस्तो यस्तो यस्तो भनेर हामी पनि त्यस्तै हुनुपर्छ होइन हामी पनि अब खाना खाएर भए पनि हामी पैसा कमाउनु पर्छ भन्ने मान्छे त हुन्छ होइन एउटा लै लैमा लाएर हुन्छन् होइन मान्छे लोभी होइन एउटा गरिबले गर्दा मान्छे लोभी नि क्या दिदी होइन र त्यो पनि हुनसक्छ अब हाम्रो प्रेमजीलाई चाहिँ त्यस्तो लाग्यो होइन मलाई त्यस्तो नलाग्न पनि सक्छ फेरि है हजुर तर म चाहिँ लोभी छैन दिदी एकदम लोभी छैन एकदम लोभी हुनुहुन्न तपाईँ चाहिँ हजुर मान्छेले यस्तो गर्छ मान्छेले ए मन्दिरमा गएर पूजाआजा गर्छन् धर्म लिन्छ नि तर मान्छेलाई चाहिँ कस्तो लाग्छ मलाई भने दिनदेखिको सेवा गर्नु त्यो नि धर्म जस्तो लाग्छ कि मलाई चाहिँ आवश्यक भएको चाहिँ कसैले माग्छ भने आवश्यक चाहिँ भएको चाहिँ मलाई दिन्छु क्या दिदी एकदम भने पछाडि हाम्रो प्रेमजी चाहिँ लोभी हुनुहुन्न एकदम ठिक हुनुहुन्छ होइन हजुर दिदी अब लोभी मान्छे समय र परिस्थितिले पनि मान्छेलाई लोभी बनाएको होला मान्छे लोभी हुँदैन होला होइन हुन त आफ्नो बुझाइ हो होइन बाध्यता व्यवस्थाले पनि लोभी हुनुपर्छ है अब कोही अलिकति पैसा बढी भएर लोभी हुन्छन् कोही नभएर लोभी हुन्छन् है धनीलाई धनीलाई धन धन प्यारो धनी मान्छे झन् लोभी हुन्छ एकदम लोभी हुन्छ ल ठिकै छ जे होस् हाम्रो प्रेमजीको विचार हामीले लियौँ अरू साथीहरूलाई कस्तो लाग्दो रहेछ अब होइन अरू साथीहरूले पनि भन्नुहुन्छ अन्तमा तपाईँको डेलिकेसन कागजको लागि छ आज अन्तिममा लागि सर्वप्रथम मेरो प्यार जन्मदिने बा आमाको लागि होइन अनि हजुरको लागि अनि यो कन्डनको दादाको लागि अनि मेरो घर परिवार मेरो इसा मेरो छोरी त्रिष्ठा केसी बहिनी सरिता केसी अनि यो चैनपुर मा बस्ने भिनाजु अनि यो जुट यो दोबाटोमा बस्ने मेरो दिदी भिनाजुलाई ल अन्तिममा मलाई यो प्रेम केसी भनेर चिन्ने हुने र चिन्ने नहुने अनि साथसाथै यो पानी बिहारको पनि घमण्ड राणा मगरलाई र टाढीको रुचिलाई पनि सुनाउनु चाहन्छु दिदी हुन्छ प्रेमजी छुट्टा है ल नमस्कार प्रेमजी हुनुहुन्थ्यो यति बेला चैनपुरबाट आउनु भएको थियो हाम्रो प्रेमजी चाहिँ लोभी छैन है म भन्दै हुनुहुन्थ्यो तर मान्छेहरू बाध्यता व्यवस्थाले पनि लोभी हुन्छन् भन्नुभएको थियो तपाईँलाई चाहिँ के लाग्छ मानिसहरू चाहिँ किन लोभी हुन्छन् जस्तो लाग्छ जे होस् तपाईँको विचार पनि हामी लिने प्रयासमा छौँ तपाईँ फोन गर्नुहोला शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो चाहिँ तपाईँको लागि खुल्लै छ र यति बेला फेरि पनि तपाईँकै रमाइलो तपाईँलाई एकैछिन भए पनि रमाइलो बनाउनको लागि अर्को एउटा रमाइलो खालको आवाज नै प्रोग्राममा राख्छु त्यस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 छ new Mimosa tours and travels सही जवाफ हो तपाईँ पनि सम्पूर्ण सेवा र सुविधा भएको ट्राभल्सको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस् साथमा विदेशबाट पठाएको भिसा प्रोसेसिङ तथा श्रम स्वीकृतिका लागि सहयोग गरिन्छ साथै रिकन्फर्म क्यान्सलिङको सुविधा सम्पर्क new Mimosa tours and travels Sauraha Chowk Himalayan ब्याङ्कको भवन फोन नम्बर शून्य छपन्न पाँच साठी शून्य एकतिस मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय एकसठी अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प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 तपाईँको व्यवसायिक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला प्रोग्राम जस्ट फ्रेन्जे सुनिराख्नु भएको छ तपाईँ केही लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसम्म र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर विशेष गरी प्रोग्राममा रहेर आज मैले तपाईँको लागि एउटा रमाइलो खालको प्रश्न पनि राखिराखेको छु वास्तवमा मानिस किन लोभी हुन्छन् त यो प्रश्न मैले तपाईँको लागि राखेको छु र तपाईँको विचारहरू लिने प्रयासमा पनि छु आउन चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गर्नुहोला शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो चाहिँ तपाईँको लागि खुल्लै छ र प्रोग्राममा रहेर हामी विशेष गरी तपाईँसँग रमाइलो गफ गाफ गर्छौँ एकैछिन भए पनि यो समयलाई अलिकति रमाइलो बनाउने कोसिसमा रहन्छौँ रमाइला रमाइला गीत सङ्गीतहरू तपाईँको लागि राख्छौँ र कुनै दिन कुनै समसामयिक विषयमा कुराकानी गर्छौँ कुनै दिन तपाईँको प्रतिभा लिन्छौँ त कुनै दिन तपाईँको लागि एउटा रमाइलो खालको प्रश्नहरू पनि राख्ने गर्छौँ आज सोमबारको दिन मैले तपाईँको लागि एउटा प्रश्न राखिराखेको छु कि मानिस किन लोभी हुन्छन् त यो विषयमा तपाईँ केही भन्न चाहनुहुन्छ यो कारणले गर्दा चाहिँ वास्तवमा मान्छेहरू लोभी हुन्छ है भन्ने तपाईँलाई लाग्छ भनेदेखि चाहिँ फोन गर्नुहोला र यति बेला भने तपाईँको लागि फेरि पनि अर्को एउटा रमाइलो खालको आवाज नै राख्छु त्यस पछाडि पुनः आउनेछु मोतीको भण्डारा आदि को वीता सुना को क्षण मोती को भंडारा मानिस भयो लीला में बसतु मानिस भयो लीला में यो कष्टो संसार यो कष्टो सब पाप गए दर्शन धन को कई भी लोग को जेल माँ धन को कई भी लोग को जेल माँ निर्धान मर्द निर्धान मर्द स्वतन्त्रतात अमूल्य हुन्छ राखिन्न बिक्रीमा स्वतन्त्रतात अमूल्य हुन्छ राखिन्न बिक्रीमा मनको शान्ति शान्ति चटपटि ग धन कुशि क्रीमा धन कुशि मात्र छोड़ चाँदी को बीता सुन को छानो मोती को भंडार मानिस भयो लीलामी वस्तु यो कसो संसार यो कस्तो संसार लागि सब पाप पैसाको लागि आजको मानिस सब पाप गर्दछ अलिकति पुरानो आवाज तपाईँको लागि राखिसकेका छु प्रोग्राम जस्ट फर इजी तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूमा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP login गरेर विशेष गरी आजको प्रोग्राममा रहेर मैले तपाईँको लागि एउटा प्रश्न राखिराखेको छु मानिस किन लोभी हुन्छ जब मनको इच्छा चाहनाहरू पुरा हुँदैन तब मानिस लोभी बन्न बाध्य हुन्छ यसले मानिसलाई दोष दिन मिल्दैन यसैले यो समयको खेल पनि भन्नुपर्छ तपाईँलाई चाहिँ के लाग्छ लोभ लालच भनेको समयले दिएको उपहार हो कसैले भन्छन् होला तर मानिस वास्तवमा लोभी चाहिँ किन हुन्छ कोही भएर लोभी हुन्छ कोही नभएर लोभी हुन्छ जे होस् तपाईँलाई के लाग्छ मैले तपाईँको विचार बुझ्न खोजिराखेको छु यो समयमा तपाईँ आउन चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गरिहाल्नु होला किनकि धेरै समय पनि छैन हामीसँग अब तपाईँसँग कुराकानी गर्नको लागि थोरै समय छ र थोरै समय एकैछिन भए पनि तपाईँलाई रमाइलो गराउँ भन्ने उद्देश्यले रमाइला रमाइला गीत सङ्गीतहरू तपाईँको लागि लिएर आउने गर्छौँ र आज पनि तपाईँको माझमा जुटिराखेका छौँ प्रविधि कक्षीबाट विष्णुको साथ मिलेको छ अनि अनियरमा छु म प्रतीक्षा र तपाईँलाई थाहा पनि छ प्रोग्राम जस्ट फ्रेजी लिएर हामी हरेक दिन आउँछौँ बिहान एघार बजेको अर्पण खबरपछि करिब करिब बाह्र बजेसम्म तपाईँको माझमा रहन्छौँ र यति बेला फेरि पनि तपाईँको लागि अर्को एउटा आवाज नै राख्छु त्यस पछाडि फेरि आउनेछु मेरो डुब्यो साले जल्यो संसार मेरो गरिबको छोरो परे छैन मेरो धान गरिबको छोरो परे छैन साँची राखेको निश्चल एउटा माना त्यही मनालाई पनि तिमीले किन मार्यौ भाना त्यही मनालाई पनि तिमीले किन मार्यौ भाना माया भन्ने नाउँमा तिमी कलङ्क भयो किन गरी को छोरो परे छैन मेरो धाम पार भई दियो सँगै बग्ने खोला थियो किनार भई दियो पैसावाला माया भेट्यो यो दुखीलाई छाडिदियो जानु थियो भने तिमी साथी छोरा रोपी छाडी गयो अहिले गरिबको छोरो परे पर पर घाम लाग्छ शरीरभरि देख्छन् सबै मलाई अँधेरो जिउँदो लस जिउनु पर्ने कस्तो रहेछ भागे मेरो गरिबको छोरो परे छैन मेरो धाना केवल साँची राखेको थिएँ गरिब छोरो परे छैन मेरो धन निकै नै वर्मस्पर्शी खालको आवाज तपाईँले सुनिसक्नु भएको छ प्रोग्राममा रहेर आज मैले तपाईँको लागि मानिसहरू किन लोभी हुन्छन् त भन्ने प्रश्नहरू राखिराखेको थिएँ र यही विषयमा चाहिँ यस्तै खालका गीत सङ्गीतहरू पनि आज तपाईँले सुनिराख्नु भएको छ विशेष गरी तपाईँलाई यो प्रश्न राखिराखेका छौँ हामीले र प्रोग्रामको लगभग अन्तिममा पनि हामी आइपुग्न लागिसकेका छौँ तपाईँ अलिकति व्यस्त हुनुहुन्छ यो समयमा तर हामीलाई सुनेर चाहिँ साथ दिइराख्नु भएको छ यी गीत सङ्गीतहरूसँग तपाईँ रमिराख्नु भएको छ यो विश्वास चाहिँ हामीले लिएर राखेका छौँ र रेडियोहरूमा तपाईँले धेरै माया गर्नुभएको छ यो विश्वास पनि छ हामीलाई र तिनजेल सम्म रहेर तपाईँसँग एकैछिन भए पनि भलाकुसारी गर्दा गर्दै हामी आजको कार्यक्रमको लगभग अन्तिममा पनि आइसकेका छौँ र अब भने कार्यक्रमबाट पनि छुट्नुपर्छ सहकर्मी सम्झनाको अनुपस्थितिमा आज तपाईँहरूलाई साथ दिनको लागि म मात्र उपस्थित भएको थिएँ र जे होस् तपाईँसँग एकैछिन भए पनि रमाइलो गर्ने कोसिस अब भोलिका दिनहरूमा पनि पक्कै रहने नै छ रेतिन्जेलसम्म तपाईँले प्रोग्राम सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँ सम्पूर्णलाई धन्यवाद छ त्यस्तै गरी फोन गर्नुहुने र फोन प्रयास गर्नुहुने तपाईँलाई पनि धन्यवाद छ यतिन्जेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै प्रोग्राम जस्ट फ्रेन्जेबाट म प्रतीक्षा पनि सुटिन्छु हवस् त नमस्कार यहाँ यस्तै छ यहाँ यस्तै छ सबै कुरा भन्दा नि पैसै ठुलो छ नचिनेको मान्छे भन्दा चिनेको नै काम लाग्छ चिनेको भन्दा पनि किनेको नै काम लाग्छ नचिनेको मान्छे भन्दा चिनेको नै काम लाग्छ चिनेको भन्दा पनि किनेको नै काम लाग्छ यहाँ यस्तै छ यहाँ यस्तै छ सबै कुरा भन्दा नि पैसै ठुलो छ सबै कुरा भन्दा नि पैसै ठुलो छ सबै कुरा भन्दा You're listening to your favorite radio station, Radio Arpan, 104.5 megahertz, your perfect choice. तपाईँहरूकै चिर परिचित अस्पताल